नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझनकारमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज यो कार्यक्रम लोक झन्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको यो समयमा तपाईँ कार्यक्रम झन्कार सुन्न सक्नुहुन्छ र कार्यक्रम लोक झन्कारको बसाइमा रहेर तपाईँको लागि हरेक दिन हरेक नयाँ नयाँ कुराहरू हामी अगाडि बढाउने गर्दछौँ त्यसो त आज आइतबारको दिन हो र आइतबारको दिन पुरानो लोक तथा दोहोरी भाकाहरू सुन्ने बसाइ हो र आइतबारको यस कार्यक्रममा रहेर तपाईँलाई एकपटक लोकसङ्गीतको पुरानो झलकलाई याद गराउँछौँ र यति बेला ढिला नगरिकन यो क्रमलाई सुरुवात गर्न चाहन्छु एउटा पुरानो यो भाकापछि फेरि पनि हामी उपस्थित हुनेछौँ किन काँडा रोप्यो Yeah. रानी घाटैमा किन काँडा रोप्याउने निर्माया आउने बाटैमा कृष्ण सुधा ढुङ्गाना विमल राज छेत्री अनि शर्मिला गुरुङको आवाज तपाईँले सुन्नुभयो र यो पहिलाको भाका अलिकति पुरानो भाका हो र यो पुरानो भाका आजसम्म पनि उत्तिकै सर्वप्रिय छ आजसम्म उत्तिकै लोकप्रिय छ तपाईँको मन मनमा बस्न सफल भएको छ भन्नुपर्छ र यी पुराना भाकाहरू सुनिरहँदाखेरि वर्तमान समयका लोक भाकाहरू पनि खल्लो लाग्ने गर्दछन् कारण पुरानो भाकामा पाइने त्यो मौलिकतापन अनि त्यो मौलिक शब्द सङ्कलन लय सङ्कलन जस्तै आवाजमा पनि त्यस्तै खालको एउटा दम पुरानो भाकामा हामी पाउने गर्दछौँ र पुराना भाकाहरू जति सुन्यौँ त्यही सुनौ सुनौ लाग्ने खालका हुने गर्दछन् त्यसैले पनि हामीले यो आइतबारको लोक झन्कारको बसाइमा पुराना भाकाहरू सुन्ने गर्दछौँ कार्यक्रम लोक झन्कारको यो बसाइमा छौँ फेरि पनि अर्को भाका तपाईँको लागि राख्ने बेला भएको छ यो भाकासँगै हामी एकैछिन विस्तारमा जानेछौँ विश्रामपछि पक्कै पनि कार्यक्रममा फेरि हामी उपस्थित हुनेछौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जसँगै रहनु way. Thank you. अर्पण एक से चार थोपलो पांच मेगा हर्ट स्वागत छ फेरि पनि एकैछिनको पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरज अनि विश्वको जुनसुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र कार्यक्रम लोकझनकारको आजको यो आइतबार व्यवसायमा रहेर हामीले तपाईँका लागि पुराना लोक तथा दोहोरी भाकाहरू अगाडि बढाइरहेका छौँ पुराना दिनहरूलाई सम्झँदैछौँ पुराना भाका मार्फत तपाईँलाई मनोरञ्जन दिइरहेका छौँ कार्यक्रम लोकझनकारको आजको यो आइतबार व्यवसायमा त मित्र फेरि पनि ढिला नगरिकन त्यो क्रमलाई म अगाडि बढाउन चाहन्छु एउटा अर्को एउटा पुरानो भाकाबाट यो भाका तपाईँका लागि कुञ्जन ले, रुमाल बहिना लिएको सम्झ निष्ठुरीले